धेरै धेरै स्वागत अनि अभिवादन टक्राउन चाहन्छु सम्पूर्ण श्रोता मित्रमा कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रम अर्पण समर्पणको एउटा नवीनतम श्रृङ्खला लिएर उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट पनि मलाई साथ मिलिराखेको छ राज र म चाहिँ तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लु पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पणको व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम अर्पण समर्पणको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ दिउँसो दुई बजेको अर्पण समाचारपछि करिब करिब तिन बजेसम्म उपस्थित हुन्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लु पाँच मेगासमा कार्यक्रम अर्पण समर्पणको व्यवसायमा तपाईँ दर्शकलाई मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर थोरै मनोरञ्जन दिलाउने कोसिस पनि गरिराखेका छौँ यदि तपाईँ कार्यक्रममा आउन चाहनुहुन्छ आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ भने पनि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर सक्नुहुनेछ कार्यक्रम अर्पण समर्पणको व्यवसाय रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजको दैनिक दिवाकालीन प्रस्तुति हो हामी हरेक दिन आउने गर्छौँ नयाँ नयाँ प्रस्तुतिको साथ हामी कहिले नेपाली फिल्मका गीतहरूलाई कार्यक्रममा स्थान दिन्छौँ भने कहिले पुराना आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिन्छौँ र आजको यो शनिबार व्यवसायमा भने लुकदरी भाकालाई कार्यक्रममा स्थान दिने जमर्को गरिराखेका छौँ र टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर राज्यले इसारा गरिराख्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ जगेराबाट जगेराबाट शिला शिलाजी के कसरी बिताइरहनु भएको छ आजको दिन तपाईँले हजुर हामीलाई एकदम सम्झिनुहुन्छ त्यही भएर निकै नै मिठा मिठा लोकदोरी भाकाहरू पनि बजाउँछौँ हामी हुन्छ शिलाजी कार्यक्रममा आउनु भएको छ एकैछिन पछाडि एउटा मिठो लोकदोरी भाका बजाउँछौँ त्यस मार्फत पाइका कसलाई सम्झन चाहनुहुन्छ धन्यवाद हजुर अनि मलाई यहाँ सुन्नु भइरहेको छ तिर्सना तारा अनि मेरो आमा अनि दादा अनि अनि अनि दिले अनि मलाई जुन मलाई चिन्नुहुन्छ उसको लागि कार्यक्रममा आउनुभयो खुसी लाग्यो भने छुट्टिन्छौँ नमस्कार नमस्ते भाइ यति बेला जगेराबाट सिलाउनु भएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ दुईवटा टेलिफोन नम्बर तपाईँको लागि खुल्ला गरिराखेका छौँ र अब पनि हामी एउटा मिठो लोकदोरी भाका सुन्छौँ र भाका रहेको छ भन्ने गर्थे उहाँले एक काले काले एक कालेलाई कोही कोहीले मन पराउन थाले Thank <laughs> you. भन्ने गर्थे बाले एकाले एकाले मन कोही कोहीले मन पराउन थाले निकै नै मिठो लौदुरी भएका थियो र भन्ने गर्थे बाले र कोही कोहीले चाहिँ मन पराउन थाले रे निकै नै सुमधुर लगदुरी भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रम अर्पण समर्पणको व्यवसायमा तपाईँको लागि दुईवटा टेलिफोन नम्बर खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हामीले खुल्ला गरिराखेका छौँ तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्तजन घर पुरा लग तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ कार्यक्रम अर्पण समर्पण रेडियो अर्पण एक सय चार दैनिक दिवाकालीन प्रस्तुति हो हामी हरेक दिन नयाँ नयाँ प्रस्तुतिको साथ उपस्थित हुन्छौँ हामी कहिले पुराना आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिन्छौँ भने कहिले नेपाली फिल्मका सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिन्छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा म उहाँलाई कार्यक्रममा स्वागत गर्छु कोही मित्र हुनुहुन्छ हेलो हजुर नमस्कार हेलो हेलो हजुर नमस्कार हेलो हजुर नमस्कार ए नमस्ते दादा कहाँबाट को बोल्दै हुनुहुन्छ अन्जुजी के कसरी बिताइरहनु भएको छ आजको दिन तपाईँले ए बस्ती बस्यो दादा पानी परिरहेको है अनि बसिरहे शीतल महसुस गरिरहनु भएको छ त्यसो भए ए हजुर अनि खाजा खानु भयो कि भएन नि अन्जुजी ए भइसक्यो दादा नि दादा पनि हाम्रो भएको छैन कार्यक्रम सकेपछि हुन्छ हुन्छ अन्जुजी कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ पछि त हजुरको लागि धन्यवाद अनि सुनथान दादाको लागि हजुर अनि मेरो मम्मी सुनिरहनु भएको अनि उहाँको लागि अनि मेरो शिला भाउजूको लागि अनि तारा दिदीको लागि दिला दादाको लागि कान्छी कान्छेमुनाको लागि यतिकै यत्तिकैतिर जान्छु दादा हुन्छ अन्जुजी आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला जगेराबाट अन्जु आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ तपाईँ सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुलो पाँच मेगासँगै इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिराख्नु भएको छ कार्यक्रम अर्पण समर्पणको आजको बसाइमा भने लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिने जमर्को गरिराखेका छौँ मिठा मिठा लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गरिराखेका छौँ तपाईँ यदि आफ्नो आफन्त घर परिवारदेखि टाढा गएर बस्नु भएको छ सम्झना सन्देश राख्न मन लागेको छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश पनि राख्न सक्नुहुनेछ कार्यक्रममा कोही हुनुहुन्छ भनेर राज्यले सरा गरिराख्नु भएको छ कोही मित्र हुनुहुन्छ र विदा भएर गइसक्नु भएको छ भनेको छ तपाईँलाई मिठा मिठा लोकदोरी भाका पनि बजाउनेछौँ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा तपाईँ आउन सक्नुहुनेछ त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो खुल्ला गरिराखेका छौँ तपाईँ भर्खर खाजा खान लाग्दै हुनुहुन्छ होला कोही कोही मित्रहरू भर्खर खाजा बनाउँदै हुनुहुन्छ होला जहाँ हुनुहुन्छ जे जस्तो अवस्थामा हुनुहुन्छ तपाईँ अहिले कार्यक्रम अर्पण समर्पणको व्यवसायमा हुनुहुन्छ मिठा मिठा लगदोरी भाकाहरूलाई पनि कार्यक्रममा पस्किराखेका छौँ तपाईँलाई मिठा मिठा लोकदोरी भाकाहरू बजाएर थोरै भए पनि आनन्द दिने कोसिस हामी गरिराखेका छौँ र टेलिफोन सम्पर्कमा आउनको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हामीले खुल्ला गरिराखेका छौँ धेरै मित्रहरू टेलिफोन सम्पर्कमा त आउनुहुन्छ तर पनि बिचमा <laughs> बिदा भएर जानुहुन्छ आज टेलिफोनमा थोरै गडबड देखाइराखेको छ तर पनि तपाईँसँग कुराकानी गर्ने प्रयत्न चाहिँ म गरिराखेको छु अब नै एउटा मिठो लोकदोरी भाका सुन्छौँ र त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ घाँटी तथा टाउको सम्बन्धी बिरामीहरूलाई सुवर्ण अवसर यस टाँडी रत्नगर पोलिक्लिनिक पाली एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ डाक्टरद्वारा सम्बन्धित बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ त्यसैले कान दुख्ने कान पाकिरहने पानी पिप बगिरहने चिलाउने कान कराउने कम सुन्ने लगातार रुगा खोकी लागिरहने नाक बन्द हुने नाकमा मासु पलाउने पुरानो भन्दा पुरानो पिनास माइग्रेन टाउको दुखी रहने सिल्का हान्ने घाँटी दुख्ने स्वर बस्ने दोहोरी रहने टन्सिलाइटिस रिङटा लागिरहने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यु साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnanagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनश सिसी क्यामेराको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 पाँच पचास एकसठी छ सय उन्नाइस सम्झेर सौरा छो घरि घरी जाउँ सधैँ सम्झेर सौरा छो घरि घरी भवन निर्माण व्यवसायी संघ पूर्वी चितवनको अनुरोध घर धनीले घर कम्पाउन्ड पर्खाल विभिन्न किसिमका निर्माण कार्य गराउँदा संघको कार्यालयमा आई घर धनी र ठेकदार बीच निर्माण शुरू गराउनु पर्नेछ भवन निर्माण व्यवसायी संघको सदस्यता कार्ड नभएका ठेकदारलाई निर्माण कार्य गराउँदा सम्झौता हुने छैन माथि उल्लेखित बुदा अनुसार काम नभएमा भइपरि आउने दुर्घटना एवं यस संघबाट पर्ने सुविधाबाट वञ्चित हुनुपर्नेछ भवन निर्माण व्यवसायी संघ पूर्वी चितवन फोन शून्य दुई, सय एकात्तर मेरो आफ्नै शान छ मेरो आफ्नै स्टाइल छ मेरो छुट्टै पर्फर्मेन्स छ किनकि मसँग आशीर्वाद अटोमोबाइल्स प्रालीबाट खरिद गरेको बाइक छ मेरो विश्वास मेरो सहारा आशीर्वाद अटोमोबाइल्स प्राली दुई सय सिसी एनएस तथा दुई सय बिस का पल्सर बाइकहरू विश्वमै सर्वाधिक बिक्री हुने पिकअप र माइलेज राम्रो भएको एक सय पच्चिस र एक सय पचास को डिस्कभर बाइक एक सय सिसी को प्लाटिना बाइकहरू पाइन्छ साथमा फाइनान्स सुविधा exchange offer genuine spare part तथा दक्ष र अनुभवी मेकानिक मेकानिकद्वारा सर्भिसको सुविधा बजाज कम्पनीको बाइकको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स प्राली खैरनी चार मगनी चोक पर्सा फोन नम्बर शून्य छप्पन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र शून्य बत्तिस यो हो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज कार्यक्रम अर्पण समर्पणको व्यवसायमा फेरि पनि स्वागत गर्न चाहन्छु तपाईँहरू सम्पूर्ण श्रोता मित्रलाई कार्यक्रम अर्पण समर्पणको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ W W W dot radio Arpan एक सय चार थुप्रो पाँच मेकासँगै र कार्यक्रममा तपाईँ आउनको लागि दुईवटा टेलिफोन नम्बर पनि हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा राज्यले इसारा गरिराख्नु भएको छ र कोही मित्र आउनुभएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो कोही मित्र आउनुभएको थियो बिचीमा सम्पर्क विच्छेद भएको छ आज धेरै मित्रहरू टेलिफोन सम्पर्कमा त आउनु भएको छ तर पनि कुराकानी गर्ने जमरको मेरो मिलिराखेको छैन थोरै मित्रलाई मात्र आज कार्यक्रममा सहभागी हुन पाइराखेको छ र धेरै मित्रहरू कार्यक्रममा आउनुभएको छ तर पनि उहाँसँग कुराकानी हुन नसकेकोले निकै नै दुःख लागिराखेको छ तर केही छैन तपाईँहरूलाई मिठा मिठा लुकदोरी भाकाहरू बजाएर थोरै भए पनि आनन्द दिलाउने कोसिस म गरिराखेका छौँ र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ तपाईँ कार्यक्रममा आएर आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश पनि राख्न सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा पक्कै पनि उहाँसँग चाहिँ मेरो कुराकानी हुन्छ पक्कै पनि म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हेलो हजुर नमस्कार नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ म भण्डाराबाट भण्डाराबाट के भन्नुभयो सुनिता परियार सुनिता परियार मेरो सुन्दाजीसँग फर्स्ट टाइम कुराकानी हो कि जस्तो लाग्यो मलाई हजुर सुन्दाजीलाई रेडियो अर्पण एक सय चार थुलो पाँच मेगाहसमा धेरै धेरै स्वागत छ थ्याङ्क यू फेरि स्वागत गरेपछि पछिल्लो दिनहरूमा बिर्सन भएन नि त सुन्दाजी हजुर स्वागत भएपछि पछिल्लो दिनहरूमा चाहिँ फेरि चटक्कै माया मार्नु भएन भनेको मैले एकैछिन पछाडि एउटा मिठो लोकदोरी भाका बजाउँछौँ त्यसमार्फत तपाईँ कसलाई सम्झन चाहनुहुन्छ सर्वप्रथम हजुरलाई अनि त्यसपछि कन्ट्रोल रूपमा रहनुभएको दादालाई अनि त्यसपछि मेरो विदेशमा रहनुभएको दिदी अनि दादाको लागि अनि मेरो घर परिवार हो लिमिटको लागि सबैलाई मलाई चिने नचिन्ने सम्पूर्णको लागि हुन्छ सुन्दाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार हस् यति बेला भण्डाराबाट सुनिता परिहार आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश पनि राख्न सक्नुहुनेछ कार्यक्रममा आज निकै नै मिठा मिठा लोकदोरी भाकालाई पनि कार्यक्रममा स्थान दिइराखेका छौँ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार हेलो हजुर नमस्कार कोही मित्र हुनुहुन्छ मैले धेरैचोटि नमस्कार गरिसकेँ हेलो बिदा भएर गइसक्नु भयो अरे भनेर राज्यको इसारा हामीले राखेको छ हामी पनि कार्यक्रमबाट बिदा माग्ने बेला त भइसकेको छ र एकजनालाई चाहिँ लिनुपर्छ है भनेर राज्यको इसारा हामीले राखेको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा राज्यले कुराकानी गरिराख्नु भएको छ तपाईँलाई मिठा मिठा लोकदोरी भाकाहरू पनि हामी बजाएर सुनाइराखेका छौँ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ माधवपुरबाट के भन्नुभयो सगुना के भन्नुभयो सगुना राणा मगर हेलो सगुनाजी हजुर तपाईँ के गर्नुहुन्छ पढ्दै हुनुहुन्छ तपाईँलाई कसले पछाडिबाट सिकाइराखेको नि मेरो मम्मी मम्मीले सिकाइरहनु भएको छ हुन्छ सकुनाजी कार्यक्रममा आउनु भएको छ एकैछिन पछाडि हामी एउटा मिठो लोकदोरी भाका बजाउँछौँ त्यस मार्फत तपाईँ एक कसलाई सम्झन चाहनुहुन्छ मेरो ठुलो दाई हजुर मेरो दाईहरू मम्मी बाबा बहिनी भाइहरूलाई तपाईँलाई धन्यवाद अनि अनि सगुना राणा मगर भनेर चिन्ने नचिन्ने सम्पूर्ण नेपाली दाजुभाइ अनि दिदीबहिनीहरूलाई है अहिले सगुनाजी नमस्कार यति बेला माधवपुरबाट सगुना राणा मगर आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ भने हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइपुगेका छौँ यतिन्जेलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log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 दस बजे शहीद गङ्गालाल अस्पतालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनुभएका नेपालकै ख्याति प्राप्त मुटुरोग विशेषज्ञ प्रोफेसर डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीको स्वास्थ्य परीक्षण हुँदैछ सम्बन्धित बिरामीहरूले समयमा नै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछौ सम्पर्क ओम साईराम अस्पताल टाढी बजार फोन नम्बर शून्य छप्पन्न पाँच एकसठी नौ सय छैसठी पुनश फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ साथै उक्त दिन मुटुको भिडियो एक्सरे इको पनि गरिने जानकारी गराइन्छ प्रभु घर बनाएको तिन चार वर्ष भयो रङ लगाउने ठुलो इच्छा थियो तर विश्वासिलो रङ टाइल्स पसल खोज्दा खोज्दै हैरान हुन लागिसके अब कसो गर्नु प्रभु लसुन एसियन पेन्ट टाइल्स धारक सामान भएको साथै पेन्टर प्लम्बर सहितको